भिजन एकानब्बे दशमलव छ मेगार्समा आज पनि कार्यक्रम भिजन भेटको समय सुरु भइसकेको छ श्रोता म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि समेसनमा आज पनि कविता श्रेष्ठजी हुनुहुन्छ भिजन भेटमा हामी हरेक मङ्गलबार यसै समयमा एकजना कला तथा साहित्यसँग सम्बन्धित रहनुभएका पाहुनासँग विशेष कुराकानी गर्नेछौँ आजको यो बसाइमा मसँग प्रतिभाशाली बाल गायक संयोग भण्डारी हुनुहुन्छ उहाँसँग म भलाकुसारी गर्नेछु अनि उहाँले आजको भिजन भेटमा लिएर आउनुभएको भेट लिएर आउनुभएको कोसेली तपाईँहरू समक्ष राख्नेछौँ केही समय अघि राजधानीको डिएभी स्कुल जौलाखेलमा अन्तर्विद्यालय गजल गायन प्रतियोगिताको द्वितीय स्थानमा आउनुभएका प्रतिभाशाली बाल गायक संयोग भण्डारी विभिन्न प्रतियोगितामा आफूलाई शीर्ष स्थानमा राख्न सफल हुनुभएको छ उहाँको आवाजमा मिठा मिठा गीत त सुन्ने नै छौँ के भन्नुहुन्छ त उहाँ यो सानो उमेरमा आफूले पाएका यी र यस्तै सफलतामाथि समयजी कार्यक्रम भिजन भेटमा तपाईँलाई स्वागत छ हस् धन्यवाद छ यहाँलाई भर्खरै राजधानीको जाउलाखेलको डिएबी स्कुलमा विद्यालय गजल गायन प्रतियोगिता भएको थियो तपाईँ त्यस प्रतियोगितामा द्वितीय स्थानमा आउनुभएको थियो हजुर कार्यक्रमको सुरुवातमा तपाईँले फाइनल चरणमा प्रस्तुत गर्नुभएको गीत सुनौँ अनि कुराकानीलाई अगाडि बढाउँला श्रोता आजको भिजन भेटमा भेट लिएर संयोग भण्डारीले आउनुभएको उहाँको आवाज उहाँको कला अब हामी सुन्नेछौँ प्रारम्भमा अन्तर्विद्यालय गजल गायन प्रतियोगितामा उहाँले द्वितीय स्थान हासिल गर्नुहुँदा फाइनल चरणमा गाउनुभएको यो गीत तपाईँलाई उहाँकै आवाजमा आ, आ, आ, सानी सा पनि सा म प म पनि पम प गम सा पम प ग म सा ग सानी सा पनि सा ग ए उजितेर गई या र गई नतिजा तिर पारेर गई उजितेर गई या हरेर गई नतिजा पारे पारेर गई हिजो निम्तादी बस्न दिलमा हिजो निम्तारी बस्न दिलमा आज काँडे तरले भरेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर परेर गई प्रितको एउटा फुल्थ्यो बगैँचामा प्रितको एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिन झरेर गई आकाशबाट सिन झरेर गई बाँच्दै त थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पारेर गई गत सब गाउनुभयो है कतिवटा स्कुलका विद्यार्थीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो संयोगजी यो प्रतियोगितामा यो प्रतिस्पर्धामा सात आठवटा जति स्कुलको चाहिँ विद्यार्थीहरू थिए एउटा स्कुलबाट एकजना विद्यार्थी भाग लिनुभएको थियो तपाईँ कुन स्कुलबाट चाहिँ यस प्रतियोगितामा आफ्नो सहभागिता जनाउनु भएको थियो म जेम्सबाट जेम्स स्कुलमा हजुर अहिले तपाईँ कति कक्षामा पढ्दै हुनुहुन्छ जेम्स स्कुलमा म अहिले टेनमा टेनमा हजुर जुन भर्खरै सम्पन्न अन्तर्विद्यालय गजल गायन प्रतियोगिताभन्दा अगाडि पनि तपाईँले रियल स्कुल अफ नेपालको प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्नुभएको थियो है हजुर कहिले भएको थियो प्रतियोगिता त्यो चाहिँ अब म क्लास सेभेनको हुँदाखेरि भएको थियो हजुर त्यो चाहिँ अब ग्रुप कम्पिटिसन थियो के हजुर एउटा छवटा ट्यालेन्ट देखाउनु पर्ने एउटा स्कुलले हजुर त्यसमा चाहिँ म चाहिँ एउटा थ्री मिनट्स टु फेम भन्ने तिन मिनटभित्र आफ्नो कला देखाउनु पर्नेमा गएको थिएँ र त्यहाँ मैले गीत गाएर प्रथम स्थान हासिल गरेको थिएँ यो चाहिँ टोटल्ली नेपालभरिकै विद्यार्थीहरू बिचको प्रतिस्पर्धा थियो हजुर सुरुमा चाहिँ आफ्नो रिजनको स्कुलहरूको अनि त्यसलाई जितेपछि चाहिँ फाइनलमा चाहिँ होल नेपालभरिको त्यसरी नै अरू अरू रिजनबाट जितेको स्कुलहरूको लास्टमा रिजन च्याम्पियन्सहरूको चाहिँ फाइनल भएको थियो कि त्यसमा तपाईँ प्रथम स्थान हासिल गर्नुभएको थियो मैले त गरेको थिएँ मेरो स्कुल पनि फर्स्ट नै आएको थियो यो विभिन्न प्रतियोगितामा जब तपाईँले जित्नुहुन्छ नि अनि जितेर जब मञ्चबाट फर्किनुहुन्छ फेरि भोलिपल्ट पर्सिपल्ट स्कुलमा आउँदा अनि प्रतियोगिता जितिसकेपछि स्कुलका हाम्रा टिचरहरूबाट मेमहरूबाट साथीहरूबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ <laughs> राम्रै पाउँछु भन्नाले अब क्लासमा आएपछि त अब सरहरूले त्यो कुरा त थाहा पाइहाल्नुहुन्छ होइन अनि मलाई चाहिँ अगाडि बोलाएर गीत गाउन बोलाउनुहुन्छ कि अब त्यस्तै गर्नुहुन्छ साथीहरूले पनि ल बधाई छ भन्छ अब एसेम्ब्लीमै मलाई त्यो प्राइजहरू डिस्ट्रिब्युट गरिदिनुहुन्छ अनि सब स्कुलले थाहा पाइसक्छ सुरुमै अनि घरमा चाहिँ अब घरमा भन्नाले पनि मामु चाहिँ मेरो कम्पिटिसनहरूमा आफै जानुहुन्छ मसँगै अनि मामुलाई त्यहीँबाट थाहा भइहाल्छ अनि बाबा भ्याउनु भएन भने चाहिँ घरमा आएर भन्छु अनि त्यसपछि वा हिर भनेर त्यस्तै अब अलिक राम्रो कमेन्ट्सहरू गर्नुहुन्छ कस्तो फिल हुन्छ तपाईँलाई त्यतिखेर <laughs> कस्तो एकदम रमाइलो हुन्छ रमाइलो हुन्छ है हजुर आफूले गरेको मेहनतमा त्यो सफलताको प्रतिक्रियाहरू हौसलाहरू माया पाउँदा त्यसै दङ्ग त लागिहाल्छ <laughs> <laughs> त्यो तपाईँले नि योभन्दा अगाडिको जुन द रियल स्कुल अफ नेपालको प्रतिस्पर्धामा फाइनल mm. राउन्डमा प्रस्तुत गर्नुभएको गीत अहिले हामी सुनौ न हाम्रो श्रोताहरूलाई कसैले स्वरूप तपाईँको आवाजमा यो गीत हामी प्रस्तुत गर्न पनि चाहन्छौँ श्रोताहरू पनि सुन्न इच्छुक भएर बसिरहनु भएको होला तपाईँले फाइनल राउन्डमा रियल स्कुल अफ नेपालको प्रतिस्पर्धामा गाउनुभएको गीत अबको चरणमा हामी सुनौँ न यसमा चाहिँ अलिक बाबु गीत गाएको थिएँ होइन सुनौँ सुनौँ मर्ने कसैलाई रहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन समीकजी तपाईँले यो जुन गीतहरू सुनाइरहनु भएको छ गीतप्रतिको तपाईँको रुचि कहिलेबाट चाहिँ यसरी बढ्दै गयो कोबाट चाहिँ तपाईँले आफू गायन क्षेत्रमा पढाइको सँगसँगै लिएर जान्छु भन्ने प्रेरणा मिल्यो कसरी तपाईँ अगाडि बढिरहनु भएको छ म म्युजिकमा राम्रो थिएँ भन्ने कुरा चाहिँ अब बच्चैदेखि मलाई भन्नुहुन्थ्यो क्या अब बाबाले मामुले होस् होइन अनि मलाई मामुले चाहिँ के भन्नुहुन्थ्यो भने म मेरो मामु पनि गाउनुहुन्थ्यो अरे पहिले अनि त्यसकै जिन सरेको भन्नुहुन्छ कि <laughs> सबैजनाले <laughs> अनि त्यस कारण अब सबैजनाले राम्रो राम्रो कमेन्ट्स गर्दै जानुभयो पछिदेखि होइन अनि मलाई पनि अब इन्ट्रेस्ट पढ्दै गयो अब सबैले राम्रो भन्नुभएको छ अनि त्यसैले नै मेरो म्युजिक यो स्टार्ट भएको थियो र म अब यसलाई निरन्तर नै लान्छु भन्ने छ मलाई अहिलेसम्म त तपाईँले अहिले म्युजिक क्लास पनि लिँदै हुनुहुन्छ कि स्कुलमै सर म्यामहरूले गराउनु भएको प्र्याक्टिसको एउटा नतिजा हो स्कुलमा चाहिँ मेरो एउटा भोकल क्लास छुट्टै नै हुन्थ्यो क्या नाइनसम्म अहिले टेनमा चाहिँ त्यो अहिले एसीले e गर्दाखेरि छोडेको छ नाइनमा चाहिँ मलाई एउटा गणेश गुरुङ सरले सिकाउनु हुन्थ्यो हजुर हजुर अनि उहाँले चाहिँ हप्ताको दुईचोटि दुईवटा क्लास लिनुहुन्थ्यो क्या हजुर अनि त्यसरी नै स्कुलबाटै मेरो अहिलेसम्म त भइरहेको थियो अब बिस्तारै म्युजिक क्लासमा पनि जान्छु भन्ने लाग्छ तपाईँलाई गीत गाउन कस्ता गीतहरू चाहिँ सहज लाग्छन् कस्ता भन्नाले पनि <laughs> अब तपाईँ त अब अहिले अब तपाईँको जस्तो जेनेरेसनहरू चाहिँ बढी पपतिर होइन ऱ्यापतिर त्यतातिर ढल्किरहनु भएको छ होइन तपाईँले त आज भिजन भेटमा एकदम आधुनिक गीतहरूको सुगम गीतहरूको चाहिँ भार छरिदिनु भएको छ तपाईँलाई चाहिँ कस्तो गीत गाउन मन लाग्छ पछि गएर तपाईँ कस्तो खालको सिङ्गर हुन्छु जस्तो लाग्छ तपाईँलाई मलाई त्यस्तो ऱ्यापहरूमा चाहिँ इन्ट्रेस्ट छैन अहिले होइन अब अहिले चाहिँ मैले त्यो अब प्रतियोगिताहरूमा केन्द्रित भएर गीतहरू प्र्याक्टिस गर्ने र गाइरहेको छु त्यो बेलामा सर म्यामहरूले दिनुभएको सल्लाह अनुसार होइन तपाईँले गीत प्रस्तुत गरिरहनु भएको छ श्रोता संयोग भण्डारीको आवाजमा रमाइरहेका छौँ उहाँले आज आफ्नो मिठो आवाजमा हामीलाई गीत सुनाइरहनु भएको छ अबको क्रममा हामी अर्को गीत सुन्नेछौँ संयोग गीत सुनौँ अब मैले गाउन लागेको गीत चाहिँ अलिक पुरानो गीत हो है त्यो चाहिँ सदाबार गीत भन्दा पनि हुन्छ अलिक मलाई मन पर्थ्यो बच्चेदेखि त्यहाँ गाउँथेँ अब त्यही भएर म गाउन गइरहेको छु असारै महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन है च्याङले रुँदै थर नौ डाँडा पारी छ कम्पनी सर बिछोडको बेलैमा बिछोडको बेलैमा कहे ले मला la कसरी बुझाउने भन्थिन् है रुँदै पर नौ डाँडा पारी छ कम्पनी श्रोता कार्यक्रम भिजन भेट तपाईँ सुनिरहनु भएको छ आजको कार्यक्रम भिजन भेटमा आफ्नो कोसेली लिएर आवाजको कोसेली लिएर गायक संयोग भण्डारी आउनुभएको छ बालगायक संयोग भण्डारीसँग कार्यक्रममा म कुराकानी गरिरहेको छु हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ थोरै उहाँको आफ्नो बारेमा म केही कुरा सोध्नेछु भने घरमा को को हुनुहुन्छ संयोगजी तपाईँको मेरो चाहिँ बाबा मामु र मामा थियो तिनजना हजुर तपाईँको ठ्याक्कै घर चाहिँ मेरो घर भन्दाखेरि चाहिँ एकान्त कुना ललित ललितपुर हजुर र मूल घर चाहिँ झापा हजुर झापामा आउनुहुँदा उहाँसँगको भलाकुसारी मैले कार्यक्रममा राखिरहेको छु आगामी दिनहरूमा तपाईँले आफ्नो साङ्गीतिक केरियरलाई कसरी अगाडि लिएर जाने पढाइसँग सँगै सोच्नु भएको छ थोरै बताइदिनुहोस् अब अगाडि लाने भन्दाखेरि चाहिँ अब म चाहिँ यो एसी सकिने बित्तिकै म म्युजिक क्लासतिर जान्छु हजुर अनि त्यसमा गएर अब त्यहीँबाट म्युजिक अलिक सिक्छु होइन अनि त्यसरी नै अगाडि बढ्छु अब कम्पिटिसनहरू आउँछ त्यसमा पार्टिसिपेट गर्छु अनि अब युट्युबमा च्यानलहरू पनि खोल्न सक्छु होइन अनि म गिटार पनि सिकिरहेछु ए हजुर हजुर अनि त्यसरी नै मैले अगाडि बढाउनेछु कार्यक्रम सुनिरहनु हुने श्रोताहरूलाई अन्त्यमा तपाईँले केही भन्नु छ केही छ मनमा लागेको कुरा भिजन भेटबाट हामी बिदा माग्दा माग्दै छुट्दा छुट्दै भिजन <laughs> भेटमा मलाई यहाँ ल्याइदिनु भयो दाईलाई एकदमै धन्यवाद अनि त्यसका साथै अब सुनिदिनु भयो भने सबै श्रोताहरूलाई पनि एकदमै धेरै धन्यवाद मेरो यो ट्यालेन्टको हजुरहरूले पनि विटनेस गर्न पाउनुभयो होइन अनि यो कार्यक्रम सुनिदिँदै गर्नुहोस् राम्रो राम्रो प्रतिक्रिया दिँदा पनि हुन्छ केही नराम्रो लागेको छ भने त्यस बारेमा हजुरहरूले भनिदिए पनि हुन्छ र मेरो बारेमा कि त मलाई केही सुझाव दिन चाहनुहुन्छ भने पनि यस कार्यक्रमको लिङ्कमा हजुरहरूले पठाउन सक्नुहुन्छ ल सबैजनालाई थ्याङ्क यू आजलाई पनि श्रोता कार्यक्रम भिजन भेटको समय सकिन लागेको छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न हामीलाई मनभयो भने शून्य तेइस पाँच पैँतालिस पाँच सय चौधमा तपाईँले सोझै सम्पर्क गर्न सक्नुहुन्छ अर्को साता हामी कला तथा साहित्यसँग जोडिनुभएका विशेष व्यक्तिसँगको कुराकानी लिएर पुनः आउनेछौँ प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धन्यवाद तपाईँले तिनजेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद रेडिभिजन एकानब्बे दशमलव छ सुन्दै गर्नुहोला मदन भण्डारी आजलाई भने छोड्छु नमस्कार शुभरात्री